हेलो हेलो बसन्ती बोल्नुभयो हजुर भन्नुहोस् सुन्नुहोस् न अस्ति तपाईँले त्यो स्टुडियोको बारेमा कुरा गर्नु भएको थियो नि हजुर त्यसको बारेमा एकचोटि गर्नु हस् जुन चिज पाइँदैन त्यो सधैँ अमूल्य हुन्छ र यो पनि थाहा छ Power 120. आई बेला me